परिवारका सदस्य तथा आफन्तहरूसँग भेटवार्ता गर्नु भएको छ यस्तै सल्लाहकारहरू र सचिवालयका कर्मचारी र सहयोगीहरूसँग पनि उहाँले भेटवार्ता गर्नुभयो सबैलाई उहाँले आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराउँदै आफू ठिक भएको बताउनु भएको कोइरालाको सचिवालयले जनाएको छ पार्टीका केही नेता तथा कार्यकर्ताहरू आज पनि बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगी कोइरालाको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् असार दुई गते उपचारका लागि अमेरिका प्रस्थान गर्नुभएका कोइराला गैराती फर्कनु भएको हो यसअघि गैराती नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरी कोइरालाले आफू पूर्ण रूपमा निको भएको र संविधान निर्माण कार्यले थप गति लिने बताउनु भएको थियो प्रधानमन्त्री कोइरालाले चिकित्सकहरूले तीन महिनामा अनुगमन परीक्षणमा आउन सल्लाह दिएको पनि जानकारी दिनुभयो नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ पुष्पलालको विक्रम सम्बत दुई हजार पैंतिस साल साउन सात गते भारतको नयाँ दिल्लीमा निधन भएको थियो उहाँको स्मृतिमा नेकपा एमाले आज विभिन्न कार्यक्रम आयोजना गरेको छ एमाले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा बिहानै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो भने ए माओवादीले पनि पार्टी मुख्यालय पेरिस डाँडामा स्मृति सभाको आयोजना गर्यो अन्य विभिन्न कम्युनिष्ट पार्टीहरूले पनि उहाँको स्मृतिमा कार्यक्रमको आयोजना राखेका गरेका छन् विक्रम सम्म दुई हजार छ सालमा भारतको कलकत्तामा कम्युनिष्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राख्नुभएका श्रेष्ठको जन्म उन्नाइस साल असार पन्ध्र गते रामेछापमा भएको हो तत्कालीन राणा शासकको अत्याचार र दमन विरूद्ध प्रतिशोध संघर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण उहाँ राजनीतिक आन्दोलनमा लाग्नु भएको थियो उहाँलाई राजनीतिमा ल्याउन दाजु गंगालाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ गंगालालको विक्रम सम्मत उन्नाइस सय सन्तानब्बेमा राणा शासकले गोली हानी हत्या गरेका थिए नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरूबीच सहमति नभए पेलेरै भए पनि संविधान जारी गर्ने बताउनु भएको छ माओवादीले भएको संविधान फालेर अर्को संविधान बनाउन समेत नदिएको आरोप लगाउँदै पौडेलले जारी गर्न अवरोध गरेमा पेलेरै भए पनि संविधान जारी गरिने बताउनु भएको छ प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले एकीकृत माओवादीको नियतमा शंका गर्ने प्रशस्तै आधार रहेको पनि दावी भएको छ एमालेसँगको सहमति अनुसार राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने विषयमा आफूहरू चुकेको बताउँदै उहाँले सकिएको विषय नउठाउन आग्रह गर्नुभएको छ छब्बीसजना सभासदको विषय एमालेको तर्फबाट नाम आउने बित्तिकै टुङ्गोमा पुग्ने पौडेलको भनाइ छ राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले इजिप्टको राष्ट्रिय दिवसका उपलक्ष्यमा त्यहाँका राष्ट्रपति अब्देल फताह इल सिसिल र प्रधानमन्त्री इब्राहिम महल्लाभलाई बेग्ला बेग्लै सन्देश पठाई बधाई ज्ञापन गर्नुभएको छ सन्देशमा इजिप्टका राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ सन्देशमा उहाँहरूले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरूमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा आज भूटानको थिम्फूतर्फ प्रस्थान गर्नुहुने भएको छ दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र साप्टाको वाणिज्य मन्त्री स्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ भूटान जान लाग्नु भएको हो साप्टाको बैठकमा उहाँले नेपालको तर्फबाट मुख्यतया क्षेत्रीय आबद्धता सार्क सदस्य मुलुक बीच व्यापारको अभिवृद्धि व्यापार उदारीकरण प्रक्रिया सरलीकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रका सन्दर्भमा नेपालको धारणा राख्नुहुने मन्त्रालयले जनाएको छ दोस्रो चरणको संवेदनशील वस्तुहरूको समितिको बैठकमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहनेछ संयुक्त राष्ट्र संघका महासचिव बाँकी मुनले इजरायल र प्यालेस्टाइनलाई गाजा क्षेत्रमा जारी संघर्षमा तत्काल युद्धविराम गरी वार्ता शुरू गर्न आग्रह गरेका छन् गाजा क्षेत्रमा चौध दिनदेखि जारी लडाईमा अहिलेसम्म छ सय प्यालेस्टाइनी तथा उनातिस इजरायलीको मृत्यु भइसकेको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजिप्टमा पुगी इजरायल र प्यालेस्टाइनलाई युद्धविरामका लागि आग्रह गर्नुभएको थियो यद्यपि उहाँले अमेरिकाले युद्धविराम चाहेको भए पनि इजरायलले चलाएको सैन्य कार्यवाही वैध भएकाले अमेरिका इजरायलको समर्थनमा रहेको प्रश्न पार्नु भएको छ केरीले इजरायल हमास विरूद्धको कार्यवाहीमा अगाडि बढ़ेकाले अमेरिका आतंकवाद विरूद्धको कार्यवाहीमा सकारात्मक रहेको पनि उल्लेख गर्नु भएको छ जारी द्वन्दमा इजरायली सेनाको कार्यवाहीमा प्यालेस्टाइनका करिब चार हजार नागरिक गम्भीर घाइते भएका छन् र भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले विकेट किपर परिवर्तन गर्ने जनाएको छ नियमित विकेट किपर म्याट पिरोर चोटग्रस्त भएपछि उनको ठाउँमा जोस बटरलाई ल्याउन लागेको हो बत्तीस वर्षीय बटलर टेस्ट क्रिकेटको डेन्यू गर्ने सोचमा छन् उनले अहिलेसम्म इङ्ल्याण्डका लागि तेत्तीसवटा एक दिवसीय र छत्तीसवटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलिसकेका छन् पाँचवटा टेस्ट क्रिकेटमा भारतले एक शून्यको अग्रता लिएको छ पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत पञ्चानब्बे रनले विजयी भएको थियो तेस्रो टेस्ट भने आगामी आइतबारदेखि शुरू हुनेछ हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठान